नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्रविधि कक्ष कार्यजनसँगै म ध्रुवराज शुभ बिहानी प्रत्येक दिन बिहान आठ बजे आउने गर्दछ र आज पनि हामी उपस्थित भइसकेका छौँ शुभ बिहानीको नयाँ श्रृङ्खलामा शुभ बिहानीमा हामी तिथिमिति त्यसै गरी तपाईँको राशिफल रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्टको दैनिक कार्यक्रमका बारेमा जानकारी अनि शुभकामना सन्देशका पत्रहरूलाई पनि हामीले स्थान दिँदै आइराखेका छौं आज पनि यिनै सामग्रीका साथमा हामी उपस्थित भएका छौं शुभ बिहानीको प्रारम्भमा आजको तिथिमिति आज विक्रम सम्ब दुई हजार एकहत्तर साल असार बत्तीस गति बुधबार तदनुसार दुई हजार चौध जुलाई सोह्र तारिक श्रावण कृष्ण पक्ष चौथी तिथि बिहान सात अडतिस बजे उपरान्त पञ्चमी तिथि सद्भिसा नक्षत्र दिउँसो बाह्र पैंतालिस बजे उपरान्त पूर्व भाद्रपदा नक्षत्र सौभाग्य योग साँझ सात अठार बजे उपरान्त शोभन योग कौलभकर्ण आनन्ददादी योगमा मानस योग चन्द्रमा कुम्भ राशिमा लाभ बेला बिहान छ अडचालिस बजेसम्म प्रारम्भ मैले जानकारी प्रस्तुत गरेँ आजको तिथिमिति आजको तिथिमिति पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी तर्फ मेष राशि तपाईँको आजको दिनमा धर्म कर्मतर्फ मन आकर्षित हुनेछ रमाइलो कार्यक्रममा सहभागी भइएला साथीभाइसँग रमाइलो भेटघाट हुनेछ मन खुसी एवं प्रसन्न रहनेछ वृष राशिले तपाईँको आजको दिनमा मिथुन राशि मिथुन राशिले तपाईँको आजको दिनमा शुभ समाचार सुन्न पाइनेछ प्रेममा मिलनको क्षण आउनेछ कर्कट राशि सोचे अनुसार काम बन्न कठिन छ मनमा दुविधाले डेरा गर्नेछ कर्कट राशिले तपाईँको आजको दिनमा सिंह राशि सिंह राशिले तपाईँको आजको दिनमा बिग्रन लागेको काममा सफलता मिल्नेछ काम गर्ने जोस जाँगर बढेर जाला कन्या राशि कन्या राशि तपाईँको आजको दिनमा नयाँ कामको योजना तय हुनेछ समाजमा मान प्रतिष्ठामा वृद्धि आउला सामान्य चोटपटकको योग रहेको छ यात्रामा सजग रहनुहोला तुला राशि नै तपाईँको आजको दिनमा वृश्चिक राशि नै तपाईँको आजको दिनमा पारिवारिक झमेलाले दुःख दिन सक्नेछ आर्थिक अवस्था कमजोर बन्ला साथीभाइसँग रमाइलो भेटघाट हुनेछ शत्रुले पनि प्रशंसा गर्नेछन् धनु राशि नै तपाईँको आजको दिनमा मकर राशि मकर तपाईँको आजको दिनमा स्वास्थ्यमा केही समस्या देखा पर्नेछ मनमा नैराश्यता आउनेछ कुम्भ शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ समाजमा प्रतिष्ठा प्राप्त हुनेछ कुम्भ राशिले तपाईँको आजको दिनमा र अन्त्यमा मेन राशि मेन राशिले तपाईँको आजको दिनमा आफन्तबाट आवश्यक सहयोग मिल्ने देखिन्छ शत्रुसँग सजग रहनुहोला आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी बाह्र राशिफल मार्फत मैले गराएँ तपाईँ कार्य गरिदिनुहुन्छ अनि शुभ कार्य सुरु गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले सुरु गर्नुभएको र आँट्न थाल्नुभएका ती कार्यले सफलता हात पार्नेछ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्ज यही कामना गर्न चाहन्छ आजको राशिफल पश्चात अब हामी लाग्दैछौ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्जको उन्नाइस घण्टे यात्रामा बाँकी के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारीतर्फ यति बेला शुभ बिहानी तपाईँ सुनिरहनु भएको छ लगतै तपाईँले अर्पण बहस सुन्न सक्नुहुनेछ भने नौ बजेको समय रहनेछ नेपालवाणी समाचार त्यस लगतै पप आवाज तपाईँले दस बजीसम्म सुन्न सक्नुहुनेछ दस बजेको समय रहनेछ अर्पण समाचार लगतै सहकर्मी रामुको साथमा लोक झङ्कार सुन्न सक्नुहुनेछ एघार बजेको समय रहनेछ अर्पण खबर भने त्यस पश्चात जस्ट फर इन्जोय सहकर्मी दिवस र सुजिताको साथमा सुन्न सक्नुहुनेछ बाह्र बजेको समय रहनेछ नेपाल बाणी समाचार भने त्यस पश्चात बलिउड फोल्डर सुन्न सक्नुहुनेछ एक बजेको समय अर्पण खबर अर्पण खबर लगतै अफलाइन चोइस दुई बजीसम्म सुन्न सक्नुहुनेछ दुई बजेको समय रहनेछ अर्पण समाचार भने लगतै अर्पण समर्पणमा सहकर्मी दिवसले साथ दिन आउनुहुनेछ तीन बजेको समय नेपाल बाड़ी समाचार भने लगत्तै लौखानुस गाउँ सहकर्मी राजन दिल गुरुङको साथमा तपाईँले सुन्न सक्नुहुनेछ अपरान्न चार बजीसम्म अपरान्न चार बजेको समय रहनेछ अर्पण खबर भने लगत्तै हमार आवाज सहकर्मी उम्रिल उर्मिलाको साथमा सुन्न सक्नुहुनेछ पाँच बजेको समय रहनेछ अर्पण बुलेटिनको देश विदेशका ताजा समाचार तपाईँले अर्पण बुलेटिनमा सुन्न सक्नुहुनेछ भने लगतै जीवनको मार्ग छ बजेसम्म सुन्न सक्नुहुनेछ छ बजेको समय रहनेछ नेपालवाणी समाचार भने त्यस पश्चात अर्पण स्थानीय समाचार स्थानीय क्षेत्रमा भए गरेका गतिविधि तपाईँले सुन्न सक्नुहुनेछ साढे छ बजेदेखि सात बजेसम्म सात बजेको समय रहनेछ अर्पण शुभ साँझ सहकर्मी दिवसको साथमा भने साढे सात बजेको समय रहनेछ साझा खबर सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत आठ बजेको समय रहनेछ नेपालवाणी समाचार भने पाउने नौ बजे बिबिसी नेपाली सेवा तपाईँले सुन्न सक्नुहुनेछ लगतै बुलबुल अच्युत घिमिरेको साथमा उज्यालो नाइन्टी नेटवर्कबाट तपाईँले सुन्न सक्नुहुनेछ राति दस बजेको समय रहनेछ नेपाल एफएमको समाचार भने लगतै खोलदोली डट कम तपाईँले सुन्न सक्नुहुनेछ राति एघार बजेसम्म आजको लागि हाम्रो यात्रा राति एघार बजे टुङ्गिनेछ भोलि बिहान चार बजेसम्म हामी विश्राममा जानेछौँ र विश्राम प्रसाद भोलि बिहान चार बजे मङ्गल धुनका साथमा हामी उपस्थित मंगल मंगल धुनसँगै तपाईँले ओम ब्रह्म सन्देश प्रवचनमाला सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय रहनेछ प्रभात बाँडीको भने छ बजे सिआइएनको साझा खबर सुन्न सक्नुहुनेछ साढे छ बजे बाढी बहस सुन्न सक्नुहुनेछ भने सात बजेको समय रहनेछ अर्पण स्थानीय समाचार भने लगत्तै बिबिसी बिहानी सेवा तपाईँले सुन्न सक्नुहुनेछ त्यस पश्चात तपाईँले विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ आठ बजेसम्म आठ बजे भोलि शुभ बिहानीमा हाम्रो भेट पुनः हुनेछ मैले जानकारी गराएँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको बाँकी समयमा के कस्ता कार्यक्रम प्रसारण हुन बाँकी रहेका छन् त्यस सम्बन्धी जानकारी गराएँ यति बेला आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ तपाईँ रेडियो मार्फत शुभकामना सन्देश व्यक्त गर्न चाहनुहुन्छ भने पनि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिसमा अपरान्न चार बजे प्रत्येक दिन अपरान्न चार बजेदेखि पाँच बजेसम्म टिपाउन सक्नुहुनेछ तपाईँले टिपाउनुभएका प्रेसित गर्नुभएका शुभकामना सन्देशलाई हामी शुभ बिहानीमा स्थान दिनेछौँ यो जानकारीसँगै आजको लागि भने शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ प्रविधि संयोजनमा रहेर मेरो आवाज तपाईँ समक्ष पुर्याउन मद्दत गर्नुहुने रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु तपाईँको आजको दिन शुभ बितोस् नमस्कार अर्पणका लागि सुन्नु हजुर सुन्नु हजुर